क्लिनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्ट जोनी नशारोग ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात गोडा घुँडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुँडा खिएको हात घुँडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्स इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक द्वारा बाइक सर्भिसिङ बाइक एक्सचेंज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्सल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाड़ी शोरूम रत्नगर दुई main road Tadi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुनो हजुर रेडियो अर्पण सुनो यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी प्रति दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष पलम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो समयका हातसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपेबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजीको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा चितवन चित्र नम्बर चारमा भएको उपनिर्वाचनबाट विजयी नेपाली कंग्रेसका रामकृष्ण घिमिरेले नयाँ संविधान बनेपछि देश विकासको दिशामा अघि बढ्ने बताउनु भएको छ मुख्य निर्वाचन अधिकृतको कार्यालय चित्र नम्बर चार चितवनले संविधान सभा सदस्य प्रमाणपत्र वितरणका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संविधानका विवादित विषयहरूमा सहमति कायम गर्दै माघ आठमा देशमा नयाँ संविधान जारी हुने बताउनुभयो नवनिर्वाचित सभासद घिमिरेले राजनीतिका कुरामा अल्झिएर जालझेल गरेर जनतालाई विकासको पहुँचबाट टाढा राख्न नहुने तर्क गर्दै क्षेत्र नम्बर चारका आवश्यकतालाई पूरा गर्न आफूले पहल गर्ने जिकिर गर्नुभयो विस्तारै देश उच्च लोकतान्त्रिक अभ्यासको मार्गमा बढेकाले जनतालाई झुक्क्याउने संस्कृति हटाउने प्रतिबद्धता जनप्रतिनिधिहरूमा हुनुपर्ने जिकिर गर्नुभयो उहाँले जनताको हितको खिला खिलाफमा कसैले दायाँ बायाँ गर्न खोजे सम्झौता नगर्ने प्रतिबद्धता समेत जनाउनुभयो उहाँले हतियार असल भए मात्रै उहाँले हतियार असल भए मात्रै असल चिज जनताले पाउन सक्ने भन्दै आफ्नो जित स्थानीय विकास र संविधान निर्माणका लागि भएको बताउनुभयो निर्वाचनको सहीमा केही दल निर्वाचनको समयमा केही दलहरूले राजनीतिक विशिष्टाचार बाहिर गएर गतिविधि सञ्चालन गरेकोमा उहाँको गुनासो थियो संविधान सभा सदस्य प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत विनोद मोहन आचार्यले संविधान लेखनको यात्रामा विषय उम्मेद्वारको योगदान रहने विश्वास व्यक्त गर्नुभयो अन्तर्राष्ट्रिय एकल महिला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ एकल महिलाप्रति हुने यौन हिंसा अन्त्य गनौ नाराका साथ एकल महिला समूह लगायत एकल महिलाको क्षेत्रमा क्रियाशील संघ संस्थाले कार्यक्रम गर्दैछन् गरिरहेका छन् गरिबी अशिक्षा एचआईभी एड्स द्वन्द र सामाजिक अन्यायका कारण पीडामा परेका विश्वभरका एकल महिला र उनीहरूका बालबालिकालाई सहयोग गर्नका लागि सचेतना जगाउन हरेक वर्ष जुन तेइस तारिकमा यो दिवस मनाउने गरिएको छ दिवसको अवसरमा एकल महिला समूहले काठमाडौँमा एकल महिला सभासदलाई सम्मान लगाएर देशैभर विभिन्न कार्यक्रम गरिरहेका छन् संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर झन्डै चौबिस करोड पचास लाख एकल महिला र उनीहरूका पचास करोड बालबालिका विभिन्न खाले पीडामा रहेका छन् तीमध्ये एघार करोड पचास लाख भन्दा बढी एकल महिला गरिबीहरूमा गरिबीमा बाँच्न बाध्य रहेका छन् आठ करोड भन्दा बढी महिला शारीरिक दुर्व्यवहार सहन बाध्य छन् सिरियामा सरकार र विद्रोही संगठन प्यालेस्टाइनी शरणार्थी शिविर क्षेत्रमा युद्ध विराम गर्न सहमत भएका छन् दुवै दुवै पक्षबीच भएको प्यालेस्टाइनी शरणार्थी शिविर प्रवेश गर्ने मुख्य बाटो खुल्ला गर्ने र शिविरमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने सहमति भएको बिबिसीले सुनाएको छ तर युद्ध विराम सहमति कहिलेदेखि लागू हुने भन्ने उल्लेख गरिएको छैन सरकारी सेना र विद्रोही बीच भएको सङ्घर्षका कारण गएको वर्ष जुलाईदेखि अठार हजार शरणार्थी बन्दी सह जीवन जिउन बाध्य भएका छन् संघर्षका कारण यार्मुक क्षेत्रमा औषधि र खाद्यान्नको आपूर्ति लगभग बन्द भएको छ पछिल्लो दुई हप्तामा प्यालेस्टाइनी शरणार्थीहरूका लागि राष्ट्र संघीय एजेन्सीले खाद्यान्न वितरण गर्न समेत नपाएको बीबीसीले जनाएको छ सिरियाको सन् उन्नाइस सय अडचालिसमा अरब इजरायल युद्धका कारण भागेका प्यालेस्टाइनी शरणार्थीहरूका लागि पहिलोपल्ट शिविर स्थापना गरिएको थियो सन् दुई हजार बाह्रको अन्त्यतिर सशस्त्र विपक्षी समूह शिविरमा प्रवेश गरेदेखि शिविरलाई लक्षित गरी पटक पटक आक्रमण हुँदै आएको छ र विश्वकप फुटबलमा आज राति र भोलि बिहान चारवटा खेल हुँदैछन् राति पाउने दस बजे एकै समयमा अस्ट्रेलिया र स्पेन तथा नेदरल्याण्ड र चिल्ली भिन्नेछन् अस्ट्रेलिया र स्पेन प्रतियोगिताबाट बाहिरिसकेका छन् भने नेदरल्याण्ड र चिल्ली अन्तिम स्वरमा पुगिसकेका छन् त्यस्तै राति पाउने दुई बजेपछि क्यामरुन र ब्राजिल तथा सोही समयमा क्रोएसिया र मेक्सिको आउने सामने हुनेछन् आजको खेलबाट समूह एबाट अन्तिम स्वरमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा पोर्चुगलले अमेरिकालाई दुई दुईको बराबरीमा रोक्दै अङ्क बाँडेको छ अन्तिम मिनेटमा गरेको गोलको मद्दतमा अमेरिकालाई बराबरीमा रोक्दै पोर्चुगलले विश्वकप फुटबलको नकआउट चरण प्रवेशको सम्भावना कायमै राखेको हो खेल सकेन तीस सेकेन्डमा पोर्चुगलले गोल फर्काएको थियो यसै आज बिहान भएको खेलमा कोरिया र अल्जेरिया बेसको खेलमा अल्जेरियाले कोरियालाई चार दुई गोलले जित हात पारेको छ गैराती भएको खेलमा भने बेल्जियमले रुस उसलाई सुन्नेका विरूद्ध एक गोलले पराजित गरेको छ हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो सुजिता हमाल बिता भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ टिभी डिप fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी टोसिबा क्याबिनेटर